हेलो साथीहरू सदाको शुक्रबार चाहिँ आज पनि कार्यक्रम बालावाज लिएर तपाईँको साथमा तपाईँको माझमा बालबालिकाको निम्ति नै समर्पित भएर केही मिठा मिठा कुराकानी गर्न तपाईँ जस्तै साना साना भाइ बहिनीले गाउनुभएको गीत बजाउन अनि साथसाथमा तपाईँभित्र लुकेका प्रतिभा हेर्ने चाहना बोकेर हामी आइसकेका छौँ कन्ट्रोल रुममा हुनुहुन्छ राजदै अनि सुनिरहनु भएको यो आवाज हो सुजाको तपाईँ कार्यक्रम बाल आवाजलाई सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय सात थुप्रो पाँच मेगाहर्सको ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगइन गरेर पनि एकैसाथ सुनिरहनु भएको छ र साथीहरू तपाईँ आफ्नो रेखलचना सबैको माझमा प्रस्तुत गर्न चाहनुहुन्छ भने मभित्र पनि यस्तो ट्यालेन्ट छ है यस्तो ट्यालेन्ट लुकेको छ त्यो कस्तो ट्यालेन्ट हो त आज म देखाउनेछु भन्ने चाहना बोकेर आउनुभएको छ भने त्यसैले गर्दा साथीहरू हाम्रो स्टुडियोको नम्बर मैले तपाईँको निम्ति भनेर खोलिरहेकी छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आएर भट्टाभट कल गरेर आफ्नो लेख रचना सबैको सामु प्रस्तुत गर्न सक्नुहुन्छ र साथसाथमा आफ्नो साथीहरूलाई दिनुपर्ने केही मेसेज हुनसक्छ होइन अब हाम्रो कतिपय साथीहरूको टर्मिनल इक्जाम चल्दैछ होला आइएस होइन बेस्ट अफ लक भन्न चाहनुहुन्छ भने अनि साथमा मसँग मिठा मिठा कुराकानी गर्न सक्नुहुनेछ है साथीहरू भन्न चाहन्छु र हामीलाई चाहिँ एट क्लाससम्म पढ्ने साथीले मात्र हाम्रो यस प्रोग्राममा कल गर्न सक्नुहुनेछ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु त्यसैले गर्दा साथीहरू तपाईँ आफ्नो प्रतिभा उजागर गर्नको लागि रेडी हुँदै हुनुहोस् र यतिखेर भने कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक आवाज सुनौ त्यसपछि म फेरि आउनेछु भङ्गेरीलाई म त माया मान्छु बेसरी यो मिठो साङ्गीतिक आवाजसँगै फेरि पनि आइसकेकी छु साथीहरू सानो सानो चराहरू अनि त्यस्तै गरी बाख्राको सानो सानो पार्टीहरू त कसलाई मन पर्दैन र होइन अझ त्यसै माथि त अझ हाम्रो साथीहरू साना साना हुनुहुन्छ सानो मान्छेलाई त सानो सानो चिज मनपर्छ नि है साथीहरू त्यसैले गर्दा त्यसैले गर्दा साथीहरूलाई नै मनपर्ने कार्यक्रम बोकेर बाल आवाजको साथमा म सुझा आइसकेकी छु र साथीहरू अब भने तपाईँ आउने पालो ड्याल हाल गर्नुपर्ने हुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् आफूभित्र लुकेको प्रतिभाहरू सबैको सामु उजागर गर्नुहोस् भन्न चाहन्छु र साथीहरूलाई भनेर मैले आज एउटा समय भन्ने शीर्षकको कविता लिएर आएकी छु त्यसैले रेडियोको नजिक आएर रेडियोको भलुम ठुलो बनाएर सुन्नुहोस् है त यो रमाइलो कविता हाम्रो कविताले भन्दैछ समयको ख्याल राखी चल्नुपर्छ हामी जागरी र मेहनती बन्छन् पछि नामी काँचो माटो जस्तो हो हाम्रो बालापन मेहनत गरे चम्किन्छ त्यही हो साँचो धन त्यही मान्छे राम्रो हो जुन खुसीले हाँस्छ सिल्ने हुन्छ झगडालु रोएर ऊ बाँच्छ इमान र परिश्रमले मिठो फल दिन्छ अहिले अल्छी बानी गरे पछि दुःख हुन्छ सबै माया गर्दछन् असल मान्छेलाई त्यसैले म समयको ख्याल राखी चल्छु साथीभाइ ओके साथीहरू पक्कै पनि हाम्रो कविताले भन्दैछ हाम्रो कविताले एकदम समयलाई एकदम फोकस गरेर बोल्दैछ त्यसैले गर्दा साथीहरू धेरै पढ्नुपर्छ टाइमको युटिलाइज गर्दै समय यति अमूल्य हुन्छ समय समय गएपछि फर्किँदैन होइन हाम्रो बाबा मम्मीले सर म्यामले पनि भन्ने गर्नुहुन्छ नि बगेको खोला फर्किँदैन मौका आउँछ पर्खिँदैन भनेर त्यसैले गर्दा साथीहरू समयमै आफ्नो कामहरू पुरा गर्नुपर्छ साथसाथमा धेरै पढ्नुपर्छ एक्जाम अब हाम्रो साथीहरूको त मैले गेस गरेको छु भन्दा कतिपय साथीहरूको टर्मिनल एक्जाम स्टार्ट भएको छ होला कसैको भन्ने भर्खर भर्खर अब स्टार्ट हुने क्रममा रहेको छ होला त्यसैले गर्दा साथीहरू बेलैमा धेरै पढ्नुपर्छ अनि आफ्नो पर्सेन्ट पछि घट्यो भने ला मेरो पर्सेन्ट घट्यो भन्ने होइन कि साथीहरू <laughs> र पनि उतापट्टिबाट सपोर्ट गरिरहनु भएको छ है साथीहरू त्यसैले गर्दा तपाईँले पनि सपोर्ट गर्नुभएको छ होला भन्ने भन्ने आशा लिएकी छु त्यसैले गर्दा साथीहरू मेहनत गरेर पढ्नुपर्छ हाम्रो यो बालापन भनेको काँचो माटो जस्तो हो भन्दैछ नि हाम्रो कविताले पक्कै पनि साथीहरू हाम्रो बालापन यस्तो हो कि काँचो माटो जस्तो जस्तो कि जस जतापट्टि फर्कायो त्यतैपट्टि फर्किने जस्तो बनायो त्यस्तै हुने त्यसैले गर्दा यो काँचो माटो जस्तो बालापनलाई नै अब प्रगतिको बाटोमा लैजानु पर्यो होइन साथीहरू यो मैले भनेका कुराहरू तपाईँको निम्ति राम्रो बाटो हुनसक्छ त्यसैले गर्दा मैले भनेका यी कुराहरूको पक्कै पनि फलो गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएकी छु र साथीहरू असल मान्छे बन्नुपर्छ भन्ने कुरा पनि गर्दैछ असल मान्छे बन्नुपर्छ है साथीहरू अल्छी गर्नु हुँदैन अनि यहाँ झगडा गर्नु हुँदैन भन्दैछन् साथीहरू कोही कस्तो हेबिट हुन्छ नि साथीहरू खालि झगडा गर्ने खालि झगडा मात्रै गरिरहने खालि नेगेटिभ रेस्पोन्स मात्रै देखाइरहने होइन अब कस्तो साथीसँग मिल्न पनि नसक्ने त्यस्तो चाहिँ नहुनु चाहिँ साथीहरू पक्कै पनि त्यस्तो हुनु हुँदैन त्यस्तो मान्छेलाई कसैले पनि मन पराउँदैन नि साथीहरू थाहा छँदैछ तपाईँलाई जो साथी एकदम राम्रोसँग बस्न सक्नुहुन्छ सब सबैसँग मिलेर बस्न सक्नुहुन्छ खुसी साथ बस्नुहुन्छ त्यस्तो मान्छेलाई सबैले मन पराउँछन् त्यसैले गर्दा साथीहरू हाम्रो स्टुडियोको नम्बरमा कल गर्नुहोस् पनि भन्न चाहन्छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर हाम्रो साथीहरूको लेख रचना सबैको सामु प्रस्तुत गर्नको लागि हाम्रो साथीहरूभित्र कति प्रतिभा लुकेका छन् त ती प्रतिभाहरू उजागर गर्नको लागि मैले हाम्रो स्टुडियोको नम्बर खोलिरहेकी छु र त्यसैले गर्दा साथीहरू तपाईँ कल गर्दै गर्नुहोस् र यतिखेर पनि स्टुडियोको घडीमा तिन बजेर सडतिस मिनट गइसकेको छ त्यसैले गर्दा एउटा मिठो साङ्गीतिक आवाज सुन्ने पर्ने बेला भएको छ त्यसपछि एउटा छोटो ब्रेकको पालो त्यसपछि म फेरि आउनेछु सुन्दै गर्नुहोला कार्यक्रम बाल आवाज 谢谢家兔哥，拿什么？ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराई क्राइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि प्राइभेट टेस्ट एसएलसी एन्ड स्पेशल एसएलसी प्रिपेरेसन क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क न्यू साइनिङ एजुकेसन सेन्टर रत्नगर आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर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 रेडिमेड ढोका साथै पशुपति पेन्ट्स पनि उपलब्ध छ अर्याल सप्लायर सेन्टर तपाईँको नाम तपाईँको घर बलियो र आकर्षक निर्माणमा सहयोग गर्ने हाम्रो काम हाम्रो काम सम्पर्क अर्याल सप्लायर सेन्टर रनपाठ बकुलर चोक रेडियो अर्पण अगाडि प्रोपराइटर भेषराज अर्याल मोबाइल अन्ठानब्बे चार बाहन्न सत्र आठ सय उन्नाइस पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य छपन्न पाँच एकसठी आठ सय चालिस छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी हुनेवाला बुहारी त साह्रै राम्री छिन् अनि यो घरको डेकोरेसन झनै राम्रो बरु बुबा हुनेवाला सम्धिसँग सुन्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिम चोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ ब्रान्डेड मार्बल ग्रेनाइट्स मार्बल ग्रेनाइट टाइल्स रङ्गोली सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन अल्मुनियमका झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम चौक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ अरे छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गएको छु छोरो त आयो भन्छु म अहिले धर्मेन्द्र फोटो ल्याइस्तो भन्छु म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म <laughs> राज भन्छु म जहाँ भए त्यही फोटो खिच्न हुन्थेन तैले नारायणघाट सही चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ हेर्छु म कुरुक्क त्यही गयो बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ फोटोकपी मेसिन फोटो प्रिन्टर प्रिन्टर कार्टेज फोटो पेपर कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा अर्पण सबैका लागि सधैँका लागि विज्ञापनपछि फेरि पनि स्वागत गर्न चाहन्छु सुनिराख्नु भएको छ रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा हर्समा आइरहेको छ कार्यक्रम बालावाज र कार्यक्रम बालावाजको साथमा म सुजा आइसकेकी छु र यतिखेर मलाई कन्ट्रोल रुमबाट सहयोग गरिरहनु भएको छ राजदाईले हजुर साथीहरू तपाईँ पनि आफ्नो प्रतिभा साथीहरू तपाईँभित्र त्यस्ता कति प्रतिभा लुकेर रहेका छन् तपाईँ हिडन ट्यालेन्ट हुनुहुन्छ तापनि तपाईँले आफ्नो ट्यालेन्ट चाहिँ उजागर गर्न पाइरहनु भएको छैन भने तपाईँ हाम्रो स्टुडियोको नम्बरमा कल गर्नुहोस् तपाईँको प्रतिभा तपाईँ जस्तै साना साना भाइ बहिनी सँगसँगै साथीले पनि सुन्नुहुनेछ र उहाँहरूलाई पनि इनर्जी आउनेछ अनि उहाँले भन्नुहुनेछ म भित्र पनि यस्तो प्रतिभा छ ट्यालेन्ट चाहिँ छ भने उत्प्रेरणा आउनेछ र डायल गर्ने कन्फिडेन्स आउँछ शून्य पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसलाई त्यसैले गर्दा साथीहरू तपाईँ पनि आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ कविता भन्न आउँछ जोक्स भन्न आउँछ क्यारिकेचर गर्न आउँछ साथसाथमा हाम्रो साथीहरूले आफ्नो साथीलाई दिनुपर्ने मेसेज दिन चाहनुहुन्छ भने पनि डेफिनेटली दिन सक्नुहुनेछ र साथमा मसँग मिठा मिठा कुराकानी पनि गर्न सक्नुहुनेछ त्यसैले गर्दा साथीहरू यो विज्ञापन पछिको समयमा फेरि पनि एउटा मिठो आवाज र त्यसपछि म फेरि आउनेछु ओके चरा देख्दा चरासितै उडिने इच्छा जाग्छ पक्कै पनि साथीहरू तपाईँ कहाँ माटो जस्तै हुनुहुन्छ जस्तो बने त्यस्तै बन्नुहुन्छ जस्तो बनायो त्यस्तै बन्नुहुन्छ त्यसैले गर्दा साथीहरू हाम्रो एम त हुनुपर्छ होइन उडी छुने चन्द्रमा जस्तो चन्द्रमालाई उडेर छुन सक्ने लक्ष्य लिनुपर्छ हिम्मत लिनुपर्छ आँट बटुल्नुपर्छ है साथीहरू धेरै पढ्नुपर्छ यसको मतलब धेरै पढ्नुपर्छ भन्न खोजेकै साथीहरू मैले यदि तपाईँ आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ आफ्नो ट्यालेन्ट चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर मैले खोलिरहेकी थिएँ तर अब भने बिदा माग्ने बेला भइसकेछ घडीमा तिन बजेर पचास मिनट गएको छ त्यसैले गर्दा डेफिनेटली बिदा माग्नै पर्ने हुन्छ त्यसैले गर्दा यति दिनसम्म हामीलाई एक सय चार थुप्लो पाँच मेगाहर्सको ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगइन गरेर सुनेर साथ दिनुभएको छ यसको लागि थ्याङ्क यू सो मच र यति दिनसम्म मलाई कन्ट्रोलबाट साथ दिनुहुने हाम्रो राजदाईप्रति पनि आभार र अर्को हप्ता पनि तपाईँको साथमा तपाईँको माझमा कार्यक्रम बालावाज लिएर म सुझा आउने बाचा गर्दै आजको लागि पनि यस कार्यक्रमबाट म छुटिन्छु हवस् त नमस्ते city सबैका लागि समयको लागि रड एक सय चार थोप्रो आँसु नाच तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ जोडी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको भिडियो एक्सरे इको कार्डियोग्राफी भिडियो एक्सरे सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी